अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम top of the pop hello hi सलाम नमस्ते and welcome on this programme this is time for programme top of the pop right now control रुमबाट टेक्निकल्ली सपोर्ट पाइरहेको छु टेक्निसियन पार्टनर राज पौडेलको एन्ड दिस इज मेयर्स दिलको साथी राजन दिल गुरुङ वेल तपाईँ सुन्न सक्नुहुन्छ प्रत्येक आइतबार तिन बजेको नेपाल समाचार पछि लगभग चार बजेसम्म programme top of the pop programme top of the पपमा हामी मार्केटमा भर्खर मात्र आएको टप टेन नेपाली पप गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ तपाईँले मोबाइलबाट सिआरबिटी पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा युट्युबमा हेर्नुभएको आधारमा अझै भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा वेल तपाईँले जान्न पनि सक्नुहुन्छ टप अफ दि पपमा कुन गीत कहाँ पुगेको छ कुन गीत छर्दैछ कुन गीत माथि चढ्दै गरेको छ र कुन गीतले चाहिँ इन्ट्री पाइरहेको छ प्रोग्राम टप अफ दि पपमा पाउन सक्नुहुन्छ वेल हो भने तपाईँको माझमा राख्दछु नम्बर टेनमा रहेको सङ्ग आज नम्बर टेनमा न्यु इन्ट्री सङ्ग रहेको छ हेर न हेरलाई रिप्लेस गर्दै नम्बर टेनमा रहेको छ बाबु बोगतीको भोकलमा रहेको लिरिक्स राजेश घतानीको रहेको छ भने एल्बम प्रायश्चितबाट नम्बर टेनमा बाट नम्बर टेन सजिलो थियो बाटो फराकी फराकिलो थियो बाटो फराकिलो थियो भोकल बाबु बोगटीको लिरिक्स राजेश घतानीको न्युटी सङ्ग एल्बम प्रासितबाट नम्बर टेनमा रहेको सङ्घ पश्चात अब नम्बर नाइनमा रहेको सङ्घको कुरा गर्छु नम्बर नाइनमा रहेको छ तिम्रो मुस्कानमा भोकल रहेको छ मनु लिम्बू तारा लक्ष्मण लिम्बूको यो सङ्घ पनि न्यु इन्ट्री रहेको छ खोजिरहन्छुलाई रिप्लेस गर्दै नम्बर नाइनमा रहेको छ एल्बम मन्द मन्दबाट अबको क्रममा तिम्रो मुस्कानमा vocal by Manu Limbu Tara Laxman Limbu number नाइनको पोजिसनमा रहेको यो सङ्ग अबको क्रममा नम्बर नाइन मुस्कानमा मैले मेरो खुसी पाउँछु स्थानमा मनु लिम्बू थारा लक्षण लिम्बुको भोकलमा रहेको एल्बम मन्द मन्दबाट नाइन नम्बरमा रहेको सङ्ग पश्चात नम्बर एटको कुरा गर्छु नम्बर एटमा आज दुईवटा सङ्ग परेको छ नम्बर एटमा नो नो बेबी अनिल सिंहको रहेको छ म्युजिक सुगम पोखरेलको लिरिक्स जिएम प्रधानको रहेको छ यो सङ्ग भने न्यु इन्ट्री रहेको छ भने नम्बर एटमै अर्को सङ्ग पनि रहेको छ हेर्दा राम्रो माछा पुछ धर्मेन्द्र सिवानको भोकलमा रहेको छ लिरिक्स बुद्धि परिवारको थियो ओरिजिनल भोकल कुमार बस्नेतको धर्मेन्द्र सिवानको रिमेक भर्सन एल्बम राष्ट्रको गीतबाट दुईवटा सङ्ग परेको छ अबको क्रममा राख्दछु नम्बर एटमा रहेको सङ्ग He वेल नम्बर एटमा रहेको सङ्घ दुईवटा सङ्घ थियो नो नो बेबी अनिल सिंहको र धर्मेन्द्र सेवानको हेर्दा राम्रो माछा फुछ्रे सुनिसक्नु भएको छ वेल तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो forever and for all radio Arpan hundred four point five mega हज र तपाईँ इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot कमलाई लगइन गरेर जहाँ इन्टरनेटको सुविधा छ त्यहाँबाट वेल भनेरमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ र कन्ट्रोल रुममा हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल र दिस इज प्रोग्राम आम अफ द पप वेल भने तपाईँको माझमा राख्दैछु नम्बर सेभेनमा रहेको सङ्घ नम्बर सेभेनमा रहेको छ लास्ट विक पनि नम्बर सेभेनमै थियो आज पनि नम्बर सेभेनमै छ खै जालमा भोकल प्रमोद खरेलको एल्बम निर्जरीबाट अबको क्रममा नम्बर सेभेनमा रहेको सङ्घ खै जालमा by Pramod Kharel number seven जालमा परेरा गई परे परेरा गई खई जालमा परे गई की परेरा गई कसरी भनू मरे गई कसरी मरे मरेर गई मरेर गई कि मरेर गई खै जालमा परेर गई कि परेर गई sorry फैजालमा भोकल फर्मुर खरेलको नम्बर सेभेनमा रहेको सङ्ग एल्बम निजरीबाट थियो अब भने तपाईँको माझमा राख्दछु नम्बर सिक्समा रहेको सङ्ग आज नम्बर सिक्समा रहेको छ लास्ट विक नम्बर थ्रीमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर सिक्ससम्म आइसकेको छ अर्लुक गुरुङको बेबी आई एल्बम बेबी आईबाट टाइटल सङ्ग यसपछि पनि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछि फेरि आउनेछु रेडियो अर्पणसँगै रहनुहोला number six dance right now, right here, right now. Girl, it's so fine, fine, girl, I'm so fly, fly. Couple shots of no way, just to make you wild, wild, wild. Soon enough, better mock around, listen on. I didn't sick, give me more on gallon, no, not to know, give me like a hand to a one on. Home to my dinner, silent, you're my. Did you play that music pumping? Girls on the floor, get jumping. Fly high like a spotlight. ನಿರಂತರ ಗುಂಜಿ Study in Japan. Study in Japan. Admission open for January July 2014. Pay money after visa.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 technician partner Raj Paudel and this is programme top of the pop well तपाईँहरूको माझमा मैले सिक्स नम्बरसम्मको सङ्गहरू राखिसकेको छु अब भने नम्बर फाइभमा जानुपर्ने हुन्छ नम्बर फाइभमा रहेको छ आज द एक्स ब्यान्डको सिमाना एल्बम भडासमा रहेको लास्ट विक नम्बर टू पोजिसनमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर फाइभसम्म आइसकेको छ अबको क्रममा राख्दछु द एक्स ब्यान्डको सिमाना नम्बर फाइभ रचेको हो टनकपुर काला पानी मिचेको हो कि बेचेको हो टनकपुर काला पानी मिचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो मूर्खाले लडेन सिमाना द एक्स ब्यान्डको एल्बम भडासमा रहेको नम्बर फाइभको सङ्ग साथ, नम्बर फोरमा रहेको छ आज माया थिमेला लास्ट विक नम्बर फाइभमा थियो आज वान स्टेप अप भएर नम्बर फोरसम्म आएको छ अभिषेक तमाङको माया थिमेलाई नम्बर फोर तिमीलाई अभिषेक तमाङको फोर पोजिसनमा रहेको सङ्ग पश्चात अब पालो भएको छ नम्बर थ्रीमा रहेको सङ्ग सुन्ने नम्बर थ्रीमा रहेको छ आज लास्ट विक फोरमा थियो आज वान स्टेप अफ भएर नम्बर थ्रीमा आएको छ नम्बर थ्री थ्रीमा रहेको गल्ती मेरो छैन हितोस ब्यान सञ्जय चौधरी एन्ड बुलेट थापा काजीको भोकलमा अबको क्रममा नम्बर थ्री पोजिसनमा रहेको सङ्ग गल्ती मेरो छैन नम्बर थ्री जारी ओके गल्ती मेरो छैन इथोस ब्यान्डबाट सञ्जय चौधरी एन्ड बुलेट थापाकाजीको भोकलमा रहेको नम्बर थ्रीको सङ्ग सुनिसक्नु भएको छ वेल तपाईँ भर्खर माथि रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो forever and for all radio Arpan hundred four point five mega hertz र तपाईँ इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan dot कमबाट एकैसाथ सुनिराख्नु भएको छ programme top of the pop well control रुममा हुनुहुन्छ टेङ्सन पार्टनर राज पौडेल अनि म छु यो आवाजको दुनियाँमा तपाईँको दिलको साथी राजन दिल गुरुङ अब भने राख्दछु नम्बर टूमा रहेको सङ्ग आज नम्बर टूमा रहेको छ लास्ट विक भने नम्बर वानमा थियो आज वान स्टेप डाउन भएर नम्बर टूमा आएको छ तपाईँले गेस पनि गरिसक्नुभयो होला अबको क्रममा राख्दछु एक्कासी कोही भोकल प्रश्न साकेको रहेको छ एल्बम बेस्ट अफ प्रश्न साकेबाट नम्बर टू पोजिसनमा रहेको दुई सङ्ग नम्बर टू एकासीको हे भोकल प्रश्न साखेको रहेको थियो एल्बम बेस्ट अफ प्रश्न साखेबाट नम्बर टू पोजिसनको सङ पश्चात अब भने फालो भएको छ फ्ल्यास ब्याकमा जाने यस रेक्यापतर्फ फर्कन्छु म एकपटक आज नम्बर टेनमा रहेको थियो बाटो भोकल बाबु बगटीको थियो एल्बम प्रायश्चितबाट त्यस्तै गरी नम्बर नाइनमा तिम्रो मुस्कानमा भोकल मनु लिम्बु तारा लक्ष्मण लिम्बुको रहेको थियो एल्बम मन्द मन्दबाट त्यस्तै गरी नम्बर न एटमा रहेको थियो नो नो बेबी अनिल सिंहको त्यस्तै गरी नम्बर एटमै रहेको थियो आज दुईवटा सङ नम्बर एटमा रहेको थियो हेर्दा राम्रो माछा बुझ्ने धर्मेन्द्र सेवानको राष्ट्रको गीतबाट रहेको थियो भने नम्बर सेभेनमा खैजालमा भोकल प्रमोद खरेलको रहेको थियो एल्बम निर्झरीबाट नम्बर सिक्समा रहेको थियो अर्लुप गुरुङको बेबी आई एल्बमबाट title song baby I well number फाइभमा थियो सिमाना द एक्सप्यान्डको एल्बम भडासमा रहेको सङ्ग सिमाना नम्बर फोरमा माया तिमीलाई अभिषेक तमाङको माया तिमीलाई त्यस्तै गरी नम्बर थ्रीमा रहेको थियो गल्ती मेरो छैन इतोस ब्यान्डको सञ्जय चौधरी एन्ड बुलेट थापाकाजीको भोकलमा रहेको थियो भने नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ एकासी कोही भोकल प्रश्न साकेको रहेको थियो एल्बम बेस्ट अफ प्रश्न साक्यबाट अब भने तपाईँहरूको माझबाट टाटा बाई बाई गर्नुपर्ने बेला भइसकेको छ तर त्योभन्दा अगाडि तपाईँको लागि राख्दछु नि नम्बर वानमा रहेको सङ्ग आज नम्बर वानमा रहेको छ माया लाएर पनि म्युजिक लिरिक्स एरेन्ज रहेको छ किसान मगरको एल्बम रियालिटीबाट यो सङ्ग तपाईँको लागि छाड्छु तर छाड्नु अघि तपाईँ माझ भन्दछु radio Arpan hundred four point five megahertz र W W W dot radio Arpan dot कमलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति थ्याङ्क यू भेरी मच मेरो यो आवाजलाई तपाईँ समक्ष पुऱ्याइदिनुहुने कन्ट्रोल रुमका टेक्निसियन पार्टनर राज